सुन्दरीहरूमा तिमी बाहेक सोच्दैन अरूमा भागी जाउँ घर कि कक्षीले भागी जाउँ भन्छु अन्डा रे ठिटोमा सहर कि सानीले साथ

माया लाउँदछु गाउँघरकी कान्छीले भागी जाउँ भन्छन् अल्ला रे माया कसैको नि बन्दिन के गाह्रो खै बाँचो के मरुमा यो पिटोमा सहर